मानवाधिकार रक्षक भयो भन्दैमा जे पनि गर्न नहुने इन्से कार्यकारी निर्देशक गौतमको भनाई मानवाधिकार रक्षकहरूको पक्षमा आठ बुधे घोषणा पत्र जारी रक्षकहरूद्वारा परिचय पत्र माग सुदूरपश्चिमका दस स्थानमा शपथ मूल्य पसल सञ्चालनमा शनिबार परेको भन्दै डडेद्रमा पनि पसल सञ्चालन गरिएन कञ्चनपुरलाई खुल्ला दिशामुक्त गर्न भीमदत्त नगरपालिकामा घर दैलो अभियान अस्थायी रूट परमिट पाएका डोटीका ग्रामीण सडकहरूमा नयाँ भाडादर लागू हुन सकेन र डडेलधुरामा आजदेखि संविधान दिवस मनाइदिई डडेलधुरामा मोटरसाइकल दुर्घटना आएको मृत्यु एकजना घाइते प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मानवाधिकार रक्षकहरूले आचार संहिताको दायराभित्र बस्नुपर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जोड़ दिनु भएको छ हिजो अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय कार्यालय धनगढ़ीद्वारा डडेलधुरामा आयोजित मानवाधिकारका रक्षकहरूको क्षेत्रीय सम्मेलनमा निर्देशक गौतमले पछिल्लो समय मानवाधिकार कर्मी भन्दै सबै कुराहरू आफ्नो हातमा लिने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् उनले आचार संहिताभित्र रहेर मानवाधिकार रक्षकहरूले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने भन्दै दम्ब देखाएर ठूलो बन्न नखोज्न आग्रह गरे सोही कारणले मानवाधिकार रक्षकहरू आफै असुरक्षित रहेको उनले औल्याए यस्तै कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक खडगराज जोशीले पनि दस वर्षीय द्वन्दको बेला जस्तो रक्षकहरूलाई अहिले चुनौती नरहे पनि अप्रत्यक्ष रूपमा जोखिम भनिरहेको बताएका छन् उनले अचानक हुने घटनामा मानवाधिकार रक्षकहरू जोखिममा पर्न सक्ने अवस्था रहने सक्ने बताएका छन् त्यसैले त्यस्तो समयमा विशेष सावधानी अप्नाउनु पर्नेमा जोड़ दिएका छन् कार्यक्रममा जिल्ला अदालत डडेलधुराका न्यायाधीश देवकुमार गिरीले मानवाधिकार रक्षकहरूको विषय उठान गर्दा पीड़क र पीड़ित दुवैको मानवाधिकार रक्षा हुने गरी विषय उठान गर्न आग्रह गरे उनले पीड़ित पक्षमा लेख्दा या बोल्दा पीड़कको मानवाधिकारको ख्याल नगरिनुप्रति चिन्ता व्यक्त गरे यस्तै सहभागी मानवाधिकारको क्षेत्रमा वकालत गर्ने अर्थात मानवाधिकार रक्षकहरूले विषय उठान गरेकै कारण धम्की आउने गरेको बताएका छन् साथै उनीहरूले आफूसँग मानवाधिकार कर्मी भएको कुनै प्रमाण नहुँदा जोखिम रहेको बताएका थिए तर केही सहभागीहरूले भने मानवाधिकारको दम्ब देखाएर मानवाधिकारका रक्षकहरूले प्रतिशोधको भावना बोक्ने गरेको गुनासो गरेका थिए सोही कारण मानवाधिकारका सच्चा रक्षकहरूले आलोचित हुनुपर्ने अवस्था आउने गरेको एक सहभागीको भनाइरहेको थियो साथै कार्यक्रममा सहभागी मध्ये केहीले भने भाषागत समस्या हुँदा रक्षकहरूले आफ्नै कारणले जोखिम उठाउनु पर्ने अवस्था आएको बताएका थिए आफै सबै पेसाका कामहरू गर्ने जस्तो गर्न थालेकाले रक्षकहरूलाई नियममा बसाउन उनीहरूको सुझाव रहेको थियो त्यस पश्चात कार्यक्रममा बोल्दै राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीका निमित्त क्षेत्रीय निर्देशक मोहनराज जोशीले मानवाधिकार रक्षक भन्दैमा कोही पनि कानूनभन्दा माथि नहुने भन्दै रक्षकको भूमिका देखाएर आँचाउने काम गर्न नहुनेमा जोड़ दिएका छन् साथै सहभागी मानवाधिकार रक्षकहरूले परिचयात्मक परिचय पत्रको व्यवस्थाको कुरा उठाएपछि परिचय सहित र बिना परिचय काम गर्दाका विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै अवस्था अनुसार आफ्नो रक्षा आफै गर्न सजग हुनुपर्ने बताएका छन् यसैबीच सोही कार्यक्रमबाट मानवाधिकार रक्षकहरूको पक्षमा आठ घोषणा घोषणापत्र समेत जारी गरिएको छ उक्त सम्मेलनबाट मानवाधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग उनीहरूको परिचय खुल्ने परिचय पत्रको व्यवस्था गर्न राष्ट्रिय मानवाधिकार आयोगको ध्यानकर्षण रक्षकहरूको अधिकार ऐन बनाई लागू गर्न माग लगायतका आठवटा बुदाहरू समेटेर घोषणापत्र जारी गरिएको हो जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष फार्मेसी सञ्चालनमा आएको छ सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिएका छन् जिल्ला अस्पताल परिसरभित्रै औषधि बिक्री कक्ष सञ्चालनमा आएपछि बिरामीहरूलाई सजिलो हुने भएको छ निशुल्क रूपमा प्राप्त नहुने तर किन्नुपर्ने औषधि अब सजिलै किन्न सकिने बताइएको छ सीमा विवादले कञ्चनपुरको गढबिजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेको छ ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतबुली गाविसमा पर्ने भन्ने वर्षौंदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो बाइस बिघा क्षेत्रफलमा फैलिएको ताल पाँच बिघा क्षेत्रफलमै सीमित भएको छ ताल वरिपरिको जग्गा कब्जा गरी चालिस भन्दा बढ़ी परिवारले बसोबास गरेका छन् देखतपुरी गाविसका सचिव आनन्द प्रसाद भट्टले सीमा विवाद समाधान गर्नका लागि नक्सा हेरेर सीमा छुट्याउनेमा सहमति भए पनि कार्यान्वयन नगर्दा ताल संरक्षण गर्न गाह्रो परेको बताएका छन् तालको वरिपरि बसोबास गर्दै आएका बासिन्दाले विक्रमसम्म दुई हजार चौपन्न सालपछि ताल क्षेत्र वरिपरिको क्षेत्रमा अतिक्रमण गर्न थालेपछि तालको क्षेत्रफलमा कमी आउन थालेको हो ताल वरिपरिको जग्गा अतिक्रमण गरी स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ताल पुर्ने क्रम बढेको स्थानीयवासी भागीराम चौधरीले बताएका छन् सरकारले शनिबारदेखि देशका मुख्य शहर तथा जिल्ला सदरमुकाममा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ दशैं तथा तिहारका समयमा उपभोक्ताहरूलाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार सुदूरपश्चिमका दश स्थानमा पसल सञ्चालनमा आएका छन् यसै कम नै तोकिएको भए पनि जिल्लाको माग अनुसार बढाइएको हो जसमा साल ट्रेडिङ धनगढ़ीले सात ठाउँमा आफ्ना डिपो मार्फत पसल सञ्चालनमा ल्याएको छ यस्तै खाद्य संस्थाले पनि केही स्थानमा सञ्चालनमा ल्याएको जनाइएको छ ट्रेडिङले कैलालीको टिकापुर धनगढ़ी कञ्चनपुरको महेन्द्रनगर र बेलौरी डोटीको दिपायल डडेलधुवाको तुफानडाँडा र बैतडीको पाटनमा समेत सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ यस्तै संस्थान मार्फत अछाम बाजुरा र बझाङमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् शनिबार भए पनि पसल सञ्चालन गर्न भनिएको साल ट्रेडिङ धनगढ़ीका लेखापाल तेज कुँवरले जानकारी दिएका छन् उनले तराईमा रहेका डिपोहरू सञ्चालनमा आएको बताएका छन् तर यता डडेलधुरामा विदाको दिन भएकाले सञ्चालन नगरिएको र आइतबार अर्थात आजबाट सञ्चालनमा ल्याइने साल ट्रेडिङ डडेलधुवा डिपोका प्रमुख देवबहादुर ढाँटले जानकारी दिएका छन् उनका अनुसार आजबाट तोफान डाँडा चोकको केही माथि उकालोमा रहेको डिपोमा नुन र चिनी सस्तोमा किन्न पाइनेछ सुपथ मूल्यका पसलमा नुन सोह्र रूपियाँ र चिनी उनासी रूपियाँमा किन्न पाइनेछ खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो दस रूपियाँ छोड दिनेछ अहिले खुल्ला बजारमा चिनी प्रतिकिलो नब्बे रूपियाँ रहेको छ भने नुन बीस रूपियाँ रहेको छ शनिबारबाट सञ्चालनमा आएका सुपथ मूल्य पसल आगामी कार्तिक एक्काइस गतेसम्म चल्ने जनाइएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरलाई आगामी पुष पन्ध्र गते भित्रै खुल्ला दिशामुक्त घोषणा गर्ने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले घरदैलो अभियान थालेको छ नगरपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले नगरपालिका क्षेत्रमा शौचालय निर्माण नगर्नेको घर घरमा गई शौचालय बनाउन आग्रह गरेको छ अभियान अन्तर्गत भीमदत्त नगरपालिकाको वडा नम्बर एक राजीपुरका घरदैलो कार्यक्रम गरेको छ घरदैलो कार्यक्रममा घरमा शौचालय निर्माण नगर्नेमा पूर्व वडा सचिव लालबहादुर चौधरी अधिवक्ता लेखापढी व्यवसायी महेश बराल मंगल डगौरा भगवती मेस्त्री रामबहादुर लोहार निर्मला लामिछानी र बुद्धिराम डगौराले शौचालय बनाउन अटेरी गरेकाले असो चौध गते भित्रै शौचालय निर्माण गर्नुपर्ने भन्दै पत्र पठाएको छ कञ्चनपुर जिल्लालाई पुष पन्ध्र गते भित्रमा खुल्ला दिशामुक्त घोषणा गरिने भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाङ्गीले जानकारी दिएका छन् भीमदत्त नगरपालिकाका उन्नाइस ओडाहरूमा जम्मा एक्काइस हजार पाँच सय पञ्चानब्बे घरधुरी रहेकोमा अठार हजार नौ सय सत्ताइस घरमा शौचालय रहेको सेवक नेपालको तथ्याङ्कमा रहेको छ पुष पन्ध्र गते भित्रमा सत्ताइस सय सत्ताइस सय अडतिस शौचालय निर्माणका लागि आफूहरूले घरदेलो गरिरहेको कार्यकारी अधिकृत डाँगीले जानकारी दिएका छन् अस्थायी रूट पर्मिट पाएका डोटीका ग्रामीण सड़कहरूमा नयाँ भाडादर शनिबारबाट कायम हुने भनिए पनि लागू हुन सकेको छैन जिल्ला प्रशासन कार्यालय सिलगढ़ीमा भदौ अठार गते बसेको यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको थियो नयाँ कायम गरिएको दर अनुसार राजपुर सबरा चौतारा सड़क खण्डमा प्रति किलोमिटर साढे आठ रूपियाँ दिपायल मौवा मेल्लेका डौड सड़कमा प्रति किलोमिटर साढे आठ रूपियाँ लुवाखडी धुरकोट सड़कमा प्रति किलोमिटर सात रुपियाँ सिलगढ़ी लडागडा नारीदाङ सड़कमा प्रति किलोमिटर सात रुपियाँ बुढा र बाँझिलेक सड़कमा जीपमा प्रति किलोमिटर छ रुपियाँ र मिनी बसमा पाँच रुपियाँ सिलगढ़ी झिग्राना सड़कमा प्रति किलोमिटर साढे आठ रुपियाँ दिपायल कफल्लेकी सड़कमा प्रति किलोमिटर सात रुपियाँ र बिपीनगर बक्सेडा सड़कमा जीपमा प्रति किलोमिटर छ र मिनी बसमा पाँच रुपियाँ निर्धारण गरिएको हो सो भाडादर शनिबारबाट लागू हुने भनिए पनि लागू नभएको जनाइएको छ नयाँ निर्धारण गरिएको भाडादर दशैं अगावै असोज एक गतिबाट लागू हुने निर्णय भएको भए पनि अझै केही दिन लाग्ने जनाइएको छ सहित देशभर आजबाट केन्द्रको निर्णय बमोजिम संविधान दिवस मनाइने भएको छ मुलुकका हरेक जिल्लाले असोज दुई तीन र चार गतेका लागि विभिन्न कार्यक्रमहरू तय गरेका छन् जस अनुसार डडेलधुरामा पनि विभिन्न कार्यक्रम तय गरिएको छ दिवसको अवसरमा आज असोज दुई गते डडेलधुरा उद्योग वाणिज्य संघ र अमरगढी नगरपालिकाको अगुवाईमा अहिले केबेरमा बागबजारबाट नगर सरसफाई एवं कार्यालय परिसरमा सरसफाई गरिनेछ त्यसैगरी आजबाटै चार गतेसम्म हरेक साँझ सबै सरकारी कार्यालयहरू गैर सरकारी संघ संस्थाले बजार र नगर क्षेत्रमा दीपावली गर्नेछन् असोज तीन गते बिहान आठ बजे स्थानीय बस पार्क बागबजारमा जम्मा भई बस पार्कबाट प्रभात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 एकजना घाइते समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाल एसियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार